त्यो अनुरागी श्रोताहरू फेरि पनि म तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु निकै नै मार्मिक सान्दर्भिक साहित्यिक अभिव्यञ्जनहरूलाई लिएर बिजु सुवेदी विजयसँगका साहित्यिक अभिव्यञ्जनहरू नै मैले आजको कार्यक्रमको बनोट बनाएको छु श्रोता अब फेरि उहाँसँगकै साहित्य फलाकुसारीले निरन्तर थियौँ उहाँको हामीले अन्तिम कविता सुनिरहेका थियौँ एउटा रणसङ्ग्राम म एक्लै छेड्छु भन्ने कविता निकै मार्मिक थियो निकै सान्दर्भिक थियो एउटा सच्चा देशभक्तको आवाज हो त्यो हाम्रा सहिदहरूको सपना हो त्यो सहिदहरूको आवाज हो त्यो त्यही आवाज उहाँले आफ्ना कविताहरू मार्फत पोख्नु भएको छ तपाईँलाई देशप्रति माया लाग्छ देशको लागि म के गर्न सक्छु जस्तो लाग्छ तपाईँलाई अब देशको लागि के गर्नु सक्छु भनेर मैले यो एउटा गीतबाट पोख्ने विचार गरेको छु यो जुन गीत चाहिँ नि हाम्रो यो पहिलेको पुरानो स्तुति गान जस्तो खालको राष्ट्रिय गान पुरै जनताले हटाइदिइसकेपछि नयाँ राष्ट्रिय गानको अभाव भइरहेको टाइममा त्यो बेला सिर्जित हो अनि त्यो बेला थुप्रै स्कुलहरूमा पनि दिएको थिएँ त्यो म गीत आफैले रचेको हो यो मैले यो सुनाउँदैछु हजुर यो देश मलाई प्यारो लाग्छ धेरै धेरै प्यारो लाग्छ यो देश मलाई प्यारो लाग्छ धेरै धेरै प्यारो लाग्छ यो मेरो देश यो हो मेरो जन्मभूमि यो मेरो माटो यो हो हाम्रो देश नेपाल वीर शहीदहरूको साहसी यो देश वीर शहीदहरूको साहसी यो देश मेचीदेखि कालीसम्म तराई पहाड हिमालसम्म मेचीदेखि कालीसम्म तराई पहाड हिमालसम्म फैलिएको देश सागर माथर बुद्धको उच्च र शान्त देश यो देश मलाई प्यारो लाग्छ धेरै धेरै प्यारो लाग्छ विविध भाषा धर्म संस्कृतिको फुलबारी विविध भाषा धर्म संस्कृतिको फुलबारी प्रकृतिको श्रृङ्गार गुराँस जाई सुनाखरी प्रकृतिको श्रृङ्गार गुराँस जाई सुनाखरी रको देश हामी नेपाली सबैको ढुकढुकी हो यो देश यो देश मलाई प्यारो लाग्छ धेरै धेरै प्यारो लाग्छ यो मेरो देश यो हो मेरो जन्मभूमि यो मेरो माटो यो हो हाम्रो देश नेपाल यो हो हाम्रो देश नेपाल यो हो हाम्रो देश नेपाल यो हो हाम्रो देश नेपाल नामक शीर्षक दिएर तपाईँले लेख्नुभएको एउटा गीत एउटा कविता हाम्रा श्रोताहरूले सुन्नुभयो र तपाईँको कविताको बारेमा तपाईँको कविताले के बोलेको छ कस्तो भाव पोखेको छ हाम्रा श्रोताहरूले पक्कै पनि त्यसको मूल्याङ्कन गर्नुभएको छ होला हजुर उहाँले नै तपाईँलाई तपाईँका साहित्यिक अभिव्यञ्जनाहरूको बारेमा भन्नुहुनेछ तपाईँका साहित्यिक अभिव्यञ्जनाहरूले उहाँहरूको मन मुटुमा कतिसम्म छाप छोड्न सक्यो कतिसम्म प्रेरणा जगाउन सक्यो त्यो त हाम्रा श्रोताहरूले तपाईँलाई भन्ने नै छन् हजुर अनि तपाईँले अहिले वर्तमान साहित्य छ नि कस्तो लाग्छ वर्तमान साहित्य नेपालमा साहित्यको स्थिति के छ अब म यसरी भन्न लायक त छैन तैपनि अब आफ्नो विचार पोख्नलाई चाहिँ अब हाम्रो देशमा परिवर्तन भइसके पनि साहित्यमा चाहिँ त्यति परिवर्तनलाई अँगालेर आएको पाइँदैन त्यसले गर्दाखेरि परिवर्तनगामी साहित्यहरूलाई अलि बाँच्न मुस्किल भइरहेको अवस्था छ अहिले त्यसले गर्दाखेरि साहित्यको अवस्था मैले यस्तै देखेको छु भनौँ न हजुर अनि आजभोलि भर्खर साहित्यमा कलम चलाउनेहरूलाई भर्खर साहित्यमा पाइला टेक्नेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ अब यसको लागि म कविताबाटै भनौँ न कविताबाटै भन्न चाहन्छु मैले त्यसको बारे पनि कविता यो कविताको शीर्षक छ साहित्यको लाज बचाइदिनुहोस् हजुर हे मेरा बहिनी भाइ हे मेरा दिदी दाजु तपाईँहरूले धेरै समस्याहरू झेलिसक्नुभयो होला आफ्नो अबुझपनका कारण यस्ता धेरै भयो होलान् त्यसैले अरू कसैले यस्ता समस्या झेल्न नपरोस् यसका लागि आफ्ना भावनाहरू बाँड्नुहोस् ताकि कसैले पनि तपाईँले जस्तो झेल्न नपरोस् यसका लागि कलमको चुच्चोले कापीमा कोर्नुहोस् यसबाट कसैले सन्देश पाउन सकोस् गढ्ने गरी भन्नका लागि घुमाउरो पाराले पनि भन्नुहोस् शिस्त तरिकाले भन्नुहोस् सरल भाषा प्रयोग गर्नुहोस् ताकि सबैले लाभ प्राप्त गर्न सकोस् शब्दको जाल मात्र नदिनुस् बेस्याको जस्तो मनोरञ्जन मात्र नदिनुहोस् त्यसबाट कुनै शिक्षा दिनुस् शिष्ट भएर भाषा प्रयोग गर्नुहोस् आफ्ना लागि होइन दुखीहरूलाई सुखी बनाए बनाउने उपाय रोज्नुहोस् आफ्ना ज्ञानहरू बाँड्नुहोस् जसबाट ज्ञानहरू आफूलाई झन स्मरण हुन्छ यसरी आफूलाई अझ ज्ञानवान बनाउनुहोस् यसबाट अरूहरूलाई पनि लाभ दिनुहोस् भन्नै पर्ने कुराहरू भनिदिनुहोस् गर्नै पर्ने कुराहरू गरिदिनुहोस् देखेका भोगेका गर्नुपर्ने भन्नुपर्ने सबैलाई सय प्रतिशत नै शब्द चित्रमा उतारिदिनुहोस् साहित्यका नियमहरूले उतार्न दिएनन् भने शब्द चित्र त्यो धमिलिन्छ भने त्यसको परवाह नगरी शब्द चित्र सय प्रतिशत उतार्नुहोस् साहित्यका विधागत क्षेत्रहरू अत्यन्तै व्यापक छन् कुनै न कुनै विधामा त पर्ने नै छ त्यसैले कुनै चिन्ता नलिनुहोस् परिष्कृत बन्दै गएपछि साहित्यका जुनसुकै विधामा कलम दगुराउनुहोस् भाव प्रमुख हो कहिल्यै नबिगार्नुहोस् सन्देश प्रमुख हो कहिल्यै नबिगार बिगार्नुहोस् नेपाली साहित्यलाई पनि विश्व साहित्यमा ल्याउन साहित्य शब्दको लाज जहिले बचाइदिनुहोस् भाव प्रमुख हो कहिल्यै नबिगार्नुहोस् सन्देश प्रमुख हो कहिल्यै नबिगार्नुहोस् नेपाली साहित्यलाई पनि विश्व साहित्यमा ल्याउन साहित्य शब्दको लाज जहिल्यै बचाइदिनुहोस् साहित्य शब्दको लाज जहिल्यै बचाइ तपाईँले आफूभन्दा पछिल्लो पिँढीहरूलाई साहित्यमा दगुर्न खोज्नेहरूलाई तपाईँको सन्देश साहित्य सन्देश हाम्रा श्रोताहरूले सुन्नुभयो हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगिसकेका छौँ र मैले सोध्न बाँकी र तपाईँले भन्न चाहनु भएको कुनै त्यस्तो कुरा छ त्यस्तो कुरा त केही छैन अब मैले भन्नुपर्ने कुरा सबै भनिसके जस्तो लाग्छ अब मलाई यहाँसम्म मेरो आवाज ल्याउनलाई सहयोग गर्नुभएकोमा यहाँ सत्यसागर थापाजी भयो र यहाँ रेडियो मिरमिरेको परिवार सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु तपाईँलाई पनि धेरै धेरै धन्यवाद आफ्नो अमूल्य समयका बावजुद पनि यहाँसम्म आएर हाम्रा सृजनशील मनहरू मार्फत तपाईँका साहित्यिक अभिव्यञ्जनाहरू प्रस्फुटन गरिदिनु भयो हाम्रा सृजनशील मनहरूमा तपाईँका साहित्यिक भावनाहरूलाई सम्प्रेषण गर्नुभयो हजुर तपाईँलाई धेरै धेरै धन्यवाद फेरि पनि र मलाई प्रविधिमा साथ दिने मदन कार्कीलाई पनि धेरै धेरै धन्यवाद गीत सङ्गीतमा बजेका स्रष्टाहरूप्रति पनि हार्दिक आभार प्रकट गर्दै श्रोता तपाईँहरू पनि हाम्रा आजका अतिथि बिजु सुवेदी विजय जस्तै गरेर तपाईँका साहित्यिक अभिव्यञ्जनाहरूलाई साहित्यिक भावनाहरूलाई कार्यक्रम सिर्जनाका स्वरहरू मार्फत सुन्न र सुनाउन चाहनुहुन्छ भने रेडियो मिरमिरे उनानब्बे थुप्लो चार मेघाजको पोक्सबक्स नम्बर छब्बिस सोह्र पाँच अनामनगर काठमाडौँमा प्रत्याचार गर्न सक्नुहुनेछ वा अन्ठानब्बे त्रिचालिस तेह्र सत्तालिस छब्बिसमा पनि सम्पर्क गर्न सक्नुहुनेछ श्रोता हामी तपाईँका साहित्यिक अभिव्यञ्जनाहरूलाई साहित्यिक भावनाहरूलाई सधैँ कदर गर्नेछौँ तपाईँले आफ्ना साहित्यिक सिर्जनाहरूलाई सबै सामु प्रस्फुटन गर्नुपर्छ त्यसपछि मात्रै तपाईँका साहित्यिक भावनाहरू बढी तिखारिएर र निखारिएर आउँछन् भन्दै म पनि तपाईँकै सहयात्री सत्यसागर थापा पनि बिदा हुने अनुमति चाहन्छु हस्त शुभरात्रि शुभ सब जमाना जमाना जमाना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ मान्छेहरूको आफ्नै जमाना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ भन्न त भन्दछन् सब जमाना जमाना खराब छा